दुःख नरो काली मेरो सामु काले मेरो सामु नरौ यो मोटो राग जस्तै लाग्छ तिम्रो आँसु झरा दिनु है साथ कहिले टाढा नआउ है मबाट हरेक क्षणमा साथ दिन्छौ मलाई दुःख पर्दा Yeah. छेडमा नरो यो मोटोको राग जस्तै लाग्छ तिम्रो आँसु झरा नरो काले मेरो सामु नरो यो मोटोको राग जस्तै लाग्छ तिम्रो आँसु झरा